एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता किरण नेपाल नमस्कार कार्यक्रम नेपाल चौतारीमा तपाईँलाई स्वागत छ हिजो आज हरेक आइतबार हामी हाम्रा नेताहरूको व्यक्तित्व खोतलिरहेका छौँ जसबाट तपाईँलाई उहाँहरूको सोच विचार प्रयत्न र कमजोरीहरू थाहा हुन सकोस् यो कार्यक्रम नेता र सर्वसाधारण बीचको प्रत्यक्ष सम्वादका रूपमा सुरु गरिएको हो यी प्रमुख नेताहरूबाट के आश गर्ने र उनीहरूको क्षमता के हो कार्यक्रमबाटै तपाईँ आकलन गर्न सक्नुहुनेछ नेता भनेको राजनीतिक उद्देश्य बोकेको त्यो व्यक्ति हो जसले समाजलाई आफ्नो उद्देश्यमा डोर्याएर समृद्धिको लक्ष्यमा पुर्याउँछ नेतासँग राजनीतिक दृष्टिकोण मूल्य मान्यता साहस र जनतालाई साझा लक्ष्यमा पुर्याउने शक्ति हुन्छ र हुनुपर्छ हाम्रा नेताहरूसँग त्यो शक्ति र सम्भावना कति छ र नेपाली समाजलाई डोर्याउन कस्ता व्यक्तिहरू लागि परेका छन् त नेपाल चौतारीमा आज हामी यही कुरा खोतल्नेछौ आज पालो छ युवा नेता गगन थापाको हामी नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सभासद गगन थापाको विगत र वर्तमान खोतल्दैछौँ र भविष्य परिलक्षित गर्दैछौ आजको नेपाल चौतारीमा गगनजी स्वागत छ यहाँलाई हजुर धन्यवाद यो नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटी कस्तो छ र त्यहाँ आफूलाई कुन रूपमा पाउनुहुन्छ तपाईँ नेपाली कङ्ग्रेसको केन्द्रीय समिति यो जेनेरेसनहरूको एउटा कम्बिनेसन जस्तो छ त्यो जेनेरेसनको कतिपय कतिपय इस्युहरू जेनेरेसनले धेरै अर्थ राख्दैन खास गरी विचारधाराका सन्दर्भमा कङ्ग्रेसको एउटा परम्परा छ कङ्ग्रेसको आफ्नो एउटा संस्कार छ कङ्ग्रेस हुनुको आफ्नो एउटा अर्थ छ त्यो सन्दर्भमा सहजता लाग्छ कम्फर्टेबल लाग्छ तर थुप्रै इस्युहरूमा त्यो केन्द्रीय समितिभित्र दुईवटा फरक फरक जेनेरेसन त्यहाँ बसिरहेको छ आम्ने सामने छ र जसको सोचाइ नै बिल्कुल फरक छ जसको प्राथमिकताहरू नै फरक छन् एउटै विषयलाई हेर्ने तरिकाहरू फरक छ भनेको जस्तो अनुभूति हुन्छ त्यसैले कुनै बेला कङ्ग्रेसको केन्द्र समितिभित्र छलफलहरू हुँदै गर्दा अलिकति सन्तुष्ट भएको जस्तो लाग्छ ठिकै ठिकै छ भनेको जस्तो लाग्छ कुनै बेलाको अनुभव एकदमै धेरै चित्त बुझ्दैन एउटा खालको असन्तुष्टि हुन्छ त्यसैले एउटै खालको अनुभव छैन मेरो केन्द्र समितिमा गइसके पछाडि उमेरको विविधता त छ त्यहाँ तर विचारमा देखिएको विविधताले चाहिँ नि आजको राष्ट्रलाई सम्बोधन गर्न सकिरहेको छैन त्यसो भन्न खोज्नु भएको यस्तो छ जस्तो डेमोक्रेसीप्रतिको कमिटमेन्ट त्यसलाई त्यो डेमोक्रेसी एक प्रकारले आफ्नो त्यो लाइफको एउटा भ्यालु नै भइसकेको कुरा त्यो पार्टीको सिनियर्सहरूबाट एकदमै धेरै सिक्ने कुराहरू छ त्यसमा एकदम अविचलित छ त्यो पुस्ता र अहिले पनि छ तर नेपाली सोसाइटीको जुन अहिले इमर्जिङ क्वेसनहरू छ नयाँ नयाँ प्रश्नहरू आएको छ नयाँ च्यालेन्जेसहरू आएको छ त्यो नेपाली समाजसँग मात्र आएको छैन उहाँहरूले आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्दै गर्दा जुन नेपाली समाजको मात्र होइन विश्व राजनीतिकै प्रश्न थिएन जो अहिले टटकारो प्रश्न भएर आएको छ त्यो प्रश्नहरू आइरहेको कुरालाई नै त्यसलाई नै स्वीकार नगरिरहेको अवस्था छ त्यो हाम्रो बेलामा त्यो प्रश्नै थिएन भने अहिले आएको प्रश्न प्रश्न हुन्छ भन्ने खालको एउटा मनोविज्ञान देखिन्छ त्यसले गर्दाखेरि कहिलेकाहीँ के हुन्छ भने उभिरहेको ठाउँ ठिक छ विचारको मूल मुख्य बाटो त्यो पनि ठिक छ डेमोक्रेसीको यो बाटो हिँड्ने भन्ने कुरा पनि ठिक छ तर तत्काल आएको प्रश्नहरूलाई समाधान गर्न नसक्दै गर्दा कहिलेकाहीँ त्यो रियाक्सनमा सीमित हुन्छ पार्टीको रोल जुन कतिपय सन्दर्भमा भइरहेको पनि हुन्छ कतिपय कुराहरू हामीलाई के लाग्छ भने चार पाँच वर्ष अगाडि यस्तो हुनुपर्छ भनेर भन्दै गर्दा हामी ठिक लागेको थियो आफूलाई तर चार पाँच वर्ष त्यो बेलामा पख्नुहोस् समयसँगै बग्न दिनुपर्छ भनेर उनीहरूले भनेको कुरा त्यो त्यतिखेर हामीलाई बेथिक जुन कुरा लाग्यो अहिले सो पछाडि फर्केर हेर्दै गर्दा त्यो चाहिँ उमेरको तकाजा भन्छ नि उमेरको अनुभवले गर्दा त्यस्तो थुप्रैचोटि भोगिसकेका रहेछन् कस्ता कस्ता इस्युहरूमा त्यो पाउनु भयो पछिल्लो समयमा लाभान्वित हुन सक्छ जस्तो उदाहरणको लागि भनौँ अब राज्यको पुनर्संरचनाको विषयका सन्दर्भमा पार्टीले एकदमै ठोस निर्णय गर्नुपर्छ र त्यो निर्णयलाई तत्काल बाहिर लिएर जानुपर्छ पार्टी एकदमै पछाडि परिसक्यो हाम्रो पार्टीलाई क्षति भइरहेको छ भन्ने एउटा धारणा जबरजस्त बलियो धारणा थियो जुन युवा पुस्ताको थियो थियो निर्णय नै गर्न सक्दैन भन्ने थियो हाम्रो तर पार्टीको नेतृत्व त्यो सन्दर्भमा अलिकति यो हाम्रो जिम्मेवारीको कुरा हो पार्टीको फाइदा र घाटाको कुरा मात्र होइन हामीसँग राष्ट्रिय जिम्मेवारी पनि जोडिएको छ हामी पनि गैर जिम्मेवार भयौँ भने त्यो बेलामा यो मुलुकले ठेक्न सक्छ कि सक्दैन भनेर भन्दै गर्दा यो बेकारको कुरा गरिराख्नु भएको छ यो नाच्न नजाने आँगन टेढो भनेको जस्तो आफूलाई काम गर्ने इच्छा छैन वा जागर छैन वा त्यो दृष्टिकोण छैन त्यही भएर गरिएको होला भन्ने लागेको थियो अहिले पछाडि यसो फर्केर हेर्दै गर्दा यतिखेर जे जति निर्णय गरेका थियौँ नापेर तौलिएर त्यो ठिक रहेछ किनकि त्यसले अहिले कम्तीमा एउटा बाटो खोज्नका लागि हामीलाई एउटा ठाउँ दिएको स्पेस दिएको छ यस्ता थुप्रै विषयहरू छन् लामो राजनीतिक इतिहास भएका जेठापाकाहरूले नेतृत्व गरेको दल नेपाली कङ्ग्रेसमा गगन थापाको प्रगति अचम्म लाग्दो छ जम्मा जम्मी छत्तीस वर्षको उमेरमा केन्द्रीय सदस्य र सभासद हुनुभएको छ गगन थापा उहाँले यो उचाइ आफैले सिर्जना गरेको प्रभावबाट प्राप्त गर्नुभएको हो आफू नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा गगनलाई महामन्त्री बनाउने कङ्ग्रेसका युवा नेता गुरुराज घिमिरे नेपालको राजनीतिमा छयालिस सालको परिवर्तनले एउटा ठुलो चाहिँ जमातलाई चाहिँ खास गरिकन नयाँ पुस्तालाई चाहिँ राजनीतिमा आकर्षित गर्यो र त्यही नयाँ पुस्ताभित्रको एउटा व्यक्ति हो एउटा पात्र हो गगनजी र मलाई लाग्छ छयालिस सालको जनआन्दोलन चलिरहँदाखेरि म स्कुलको विद्यार्थी हुनुहुन्थ्यो र त्यो स्कुलमा पनि आन्दोलनका प्रभावहरू आन्दोलनको राप त्यहाँ पनि पुग्यो राजधानीको स्कुल सिद्धार्थ वनस्थली सङ्घको राजनीतिमा पदीय हिसाबले चाहिँ उहाँ मलाई लाग्छ हामीले थाहा पाएको स्कुलको कमिटीदेखि सुरु गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्यको रूपमा त्रिचन्द्र क्याम्पसमा उहाँले प्रवेश पाउनुभयो दुई हजार एकाउन्न सालमा र त्रिपन्नमा सचिव हुनुभयो पचपन्न सभापति हुनुभयो र त्रिचन्द्र त्रिचन्द्र क्याम्पसको सुवि सभापति भइसकेपछि या त मान्छे राजनीतिमा साँच्चै लाग्छ या त सभापति पछि पलायन हुन्छ त्यस्ता दृष्टान्तहरू धेरै छन् त्यो निर्णायक मोड हो र उहाँ चाहिँ त्यसपछि पनि निरन्तर राजनीतिमा रहनुभयो नेविसङ्घको केन्द्रीय उपाध्यक्ष बन्नुभयो त्यसपछि नेविसङ्घको केन्द्रीय महामन्त्री बन्नुभयो त्यसपछि उहाँ क्षेत्रीय सभापति बन्नुभयो पार्टीको महाधिवेशन प्रतिनिधि बन्नुभयो र चाहिँ गत महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभयो उहाँले जुन पोजिसन जुन बनाउनु भएको छ उहाँ त्यसको कारण स्वयं उहाँ आफै हो कसैले निगाह गरेर होइन कसैको अनुकम्पाबाट ती पदहरू उहाँले प्राप्त गरे होइन गगनजी भर्खरै गुरुजीको कुरा सुनियो होइन कतिपय मान्छेले अलिक छिटो भएको हो कि गगन थापा केन्द्रीय सदस्य भन्नेहरू पनि छन् तपाईँलाई चाहिँ के लाग्छ तपाईँ छिटो हुनुभयो या ठिक्क टाइममै हुनुभयो म ठिक्क टाइममा भएको भन्ने लाग्छ यसलाई यसरी दुईवटा कोणबाट हेरौँ एउटा नेपाली कङ्ग्रेसकै आफ्नै यो इतिहास हामीले हेऱ्यौँ भने मेरो उमेरमा नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य मात्र होइन दुई हजार सात सालको नेतृत्व गर्ने पुस्तै हेऱ्यो भने त्यसको उमेर मेरोभन्दा खास धेरै थिएन पन्ध्र सालको क्याबिनेटमा हामीले हेऱ्यौँ भने पन्ध्र सालको पार्लियामेन्टमा हेऱ्यौँ भने कङ्ग्रेसका सबै उन्तिस तिस वर्षका युवाहरू त्यो बेलाका तन्नेरीहरूले त्यो जोसका साथमा र दृष्टिकोणका साथमा परिपक्वताका साथमा नेपाली कङ्ग्रेस हाँकेको अवस्था थियो समय बढ्दै अगाडि बढ्दै गयो कङ्ग्रेस पनि उमेर बढ्दै गयो र कङ्ग्रेसको नेतृत्वको पनि बढ्दै गयो नेतृत्वको उमेर बढ्दै गर्दा हामीले के कुरा बिर्स्यौँ भने पछाडिकोलाई पनि सँगसँगै लिएर आएनौँ भने पछाडिको पुस्ता नर्सरीबाट नयाँ नयाँ बेर्ना निकाल्दै गएनौँ भने तलपट्टि त रहँदैन है भन्ने कुरामा अलिक कम कम ध्यान दिउँ जसको ठुलो मूल्य पार्टीले पटक पटक चुकाउनु परेको छ एउटा मलाई त्यो लाग्छ त्यस कारणले गर्दा नेपाली कङ्ग्रेसभित्र एकदम नयाँ कुरा होइन होइन मेरो मेरो उमेरमा अडचालिस साल पछाडि नै हेर्ने हो भने अहिले हामीले काङ्ग्रेसमा स्थापित हुनुभएको नेतृत्वको उमेर हेऱ्यौँ भने त्यो बेलामा करिब करिब मेरोभन्दा दुई तिन वर्ष तलमाथि भएको उमेरका नै नेताहरू हुनुहुन्थ्यो यो नयाँ अनौठो पहिलोपटक भएको भन्ने होइन एउटा जागिरको सिलसिलामा सोलुबाट काठमाडौँ आउनुभएका इन्जिनियर बुवा महेन्द्रबहादुर थापाले रातो पुलमा घर बनाएकोले गगनले सिद्धार्थ वनस्थली स्कूलमा पढ्न पाउनुभयो दुई हजार छयालिस सालमा गगन हाई स्कूलमा छँदा देशमा भएको परिवर्तनले नयाँ पुस्ताको एउटा ठूलो जमातलाई राजनीतिप्रति आकर्षित गर्यो जसमा उहाँ पनि एक हुनुभयो दुई हजार बाहन्न सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य जितेपछि गगन थापाको राजनीतिक सफलताले गति लियो क्रमशः दुई हजार बैसठी त्रिसठी सालसम्म आइपुग्दा गगन एउटा आशा लाग्दो मास लिडर भइसक्नु भएको थियो कंग्रेस नेता विनयधोत चन्द र गुरुराज घिमिरे यो बासठी सुरको आन्दोलनमा किनभने त्यति बेला मान्छेको के परिवर्तन आउँछ र कस्तो आउँछ यो संहिता यो गणतन्त्र आदि इत्यादिको बडा चर्चा थियो र मान्छेले बडा यसलाई क्युरियोसिटीले हेरेर थिए यी कुराहरूमा अब राम्रो ओरेटर हो उसले चाहिँ यो विषयमा राम्रो त्यसबाट भाषणहरू गरे र ती भाषणहरू अब क्रान्तिकारी भाषण भएपछि मान्छेले बडा धेरै रुचाउँछ होइन र गगन थापालाई एकदमै हाइलाइट गर्नुमा मिडियाको पनि बहुत ठुलो हात छ त्यस त्यसले गर्दाखेरि के भयो भनेदेखि ऊ सबैको नजरमा आयो चारैतिर सबै पुरा फिल्डमा पोलिटिकल फिल्डमा चारैतिर उहाँको पुस्तालाई प्रतिनिधित्व गर्ने युवाहरूमध्ये तुलनात्मक रूपमा मेधावी प्रतिभाशाली र आफ्ना विचारले तुरुन्तै एउटा जमातलाई एउटा ठुलो जमातलाई चाहिँ प्रभाव पार्न सक्ने क्षमता भएको उहाँ व्यक्ति हो मेरो बुझाइमा र उहाँको सम्पत्ति पनि त्यही हो पुँजी पनि त्यही हो र चाहिँ त्यसै कारणले आज उहाँ यो पोजिसनमा हुनुहुन्छ एउटा चाहिँ ठुलो जमातलाई चाहिँ प्रभावित पार्ने कुरा र त्यो जमातलाई को ध्यान चाहिँ आफूतिर खिच्ने कुरा चाहिँ उहाँमा भएको चाहिँ अद्भुत क्षमता हो गगनजी तपाईँलाई मिडियाले बनाएको भन्ने तर्कहरू धेरै उठ्ने गर्छ र तपाईँ मिडिया एटेन्सन पनि खोज्नुहुन्छ भन्ने आरोप पनि लाग्छ जुन हाम्रो अनुसन्धानको क्रममा पनि देखियो म म यसलाई मिडियाले बनाएको र मिडिया एटेन्सन खोज्ने भन्ने दुइटै कुरालाई मैले यो नकारात्मक हो नै भन्दिनँ होइन नेपालमा मिडियालाई कसरी बुझ्ने मिडियालाई के ठान्ने भन्ने कुरा हो है मिडिया माध्यम ठान्ने हो कि साधन ठान्ने हो कि होइन त्यसलाई कसरी लिने भन्ने कुरा हो म पनि कहिलेकाहीँ सोध्छु र त्यसले गर्दा मेरो अघिल्लो पुस्ताप्रतिको एउटा ठुलो सम्मानको एउटा मलाई त्यसले एउटा सम्मानका लागि उत्प्रेरित पनि गर्छ मैले अघि पनि भने हामी असाध्यै कम दुःख गरेको पुस्ता हो र हाम्रो हामीले त आज मिडियाको माध्यमबाट हाम्रा कुराहरू सजिलैसँग सङ्गठनै निर्माण गर्ने कुरामा अघि नै जुन गुरुजीले भन्नुभयो एउटा तबकालाई प्रभावित गर्नका लागि तत्काल माध्यम छ हिजोको जेनेरेसनले त्यति नै कुरा गर्नका लागि त्यसले भौतिक रूपमै कति यात्रा तय गर्नुपर्थ्यो होला त्यति सङ्गठन निर्माण गर्नका लागि हामीलाई बडो सजिलो छ त्यसरी अघिल्लो जेनेरेसनको ठाउँबाट हेर्दै गर्दा कहिलेकाहीँ त्यो लाग्नु स्वाभाविक पनि हो नेपालको मिडियाले कुनै पनि मानिसलाई बनाउने या नबनाउने भन्दै गर्दा नेपालको मिडिया त्यति धेरै कमजोर छ भन्ने मलाई पटक्कै लाग्दैन नेपालको मिडिया त्यति धेरै छनौटै गर्न नसक्ने छ भन्ने पनि लाग्दैन मलाई के लाग्छ भने म तरवारको धारमा हिँडिरहेको छु यही अलिकति मात्र पनि मैले आफूलाई जोगाउन सकिनँ मैले मेरो मैले मैले म मैले डेलिभर गर्न सक्दिनँ भन्ने कुरा भयो मेरो आफ्नो नैतिक हिसाबले पनि मैले आफूलाई चरित खास गरी चारित्रिक हिसाबले मैले आफूलाई जोगाउन सकिनँ थुप्रै कुनै पनि कुरा जोगाउन सकिनँ भने यही मिडियाले मलाई लिएर जान्छ जुन माध्यम हो नि हो त आखिर यही माध्यमले यही माध्यमबाट बनाएकोले गर्दा मलाई फेरि अरू माध्यम चाहिँदैन मैले तल हिँडेर सङ्गठन गरेर बनाएको भन्दा यो माध्यमबाट बढी बनाएको हुँदै गर्दा यही माध्यमले मलाई लिएर जान्छ भन्ने कुरातिर म बडो सचेत छु मिडिया एटेन्सनको कुरा त्यसलाई पनि म कसरी लिन्छु भने आफूले एकदम यो माध्यम भएको हुनाले गर्दा यो माध्यमको समुचित प्रयोग होस् सकेसम्म आफ्नो कुराहरू जाओस् भन्ने कुरा खोज्ने कुरा यसलाई स्वाभाविक रूपमा लिनुपर्छ एउटा दोस्रो कुरा के हो भने लोकप्रिय हुन खोज्ने भन्ने कुरा कहिलेकाहीँ आउँछ यससँग जोडिएर होइन मलाई त व्यक्तिगत रूपमा के लाग्छ भने राजनैतिक नेतृत्वमा गर्छु भन्ने जुन छ जसलाई हामी नेता भनेर भन्छौँ होइन उनीहरूको बिचमा लोकप्रियताको प्रतिस्पर्धा हुने कुरा नराम्रो हो र बढीभन्दा बढी लोकप्रिय हुन चाहने चाहना राख्ने होइन त्यो प्रतिस्पर्धाको कुरा आफैमा त्यो गलत कुरा हो र भन्ने प्रश्न पनि आउँछ होला मलाई त्यो गलत कुरा हो भन्ने लाग्दैन त्यसको योगदान छैन म पटक्कै भन्दिनँ त्यो माध्यम हो त्यो माध्यमलाई हामीले राम्रोसँग प्रयोग उपयोग गर्न खोज्यौँ प्रयोग गर्न खोज्ने कुरा स्वाभाविक थियो एसएलसी पछि विज्ञान विषय लिएर त्रिचन्द्र क्याम्पसमा भर्ना हुनुभएका गगन त्यहाँबाट नेवी सङ्घको तर्फबाट सोभियु सदस्य सचिव र त्यसपछि सभापति निर्वाचित हुनुभयो अनि एकैपटक नेविसंघको केन्द्रीय उपाध्यक्ष र उनासाठी सालमा महासचिव हुनुभयो अठार असो दुई हजार उनासाठीमा तत्कालीन राजा ज्ञानेन्द्रले निर्वाचित सरकार भंग गरेपछि क्रमशः गणतान्त्रिक रुझानमा आउनुभएका गगन दुई हजार बैसठी त्रिसठीको आन्दोलन ताका आफू सम्बद्ध पार्टीको संस्थागत विचारभन्दा प्रष्ट रूपमा फरक किताबमा देखिनुभयो अर्थात नेपाली कङ्ग्रेसले संवैधानिक राजतन्त्रको संस्थागत विचार नछोडेको त्यो बेला उहाँले लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत बनाउनुभयो यद्यपि त्यसमा तत्कालीन पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सल्लाहबाटै गणतन्त्रको उकालत गरिएको बताउनुहुन्छ गुरुराज घिमिरे चाहिँ काङ्ग्रेस अब कुनै न कुनै दिन राजतन्त्रलाई अन्त गर्नुपर्ने चाहिँ बिन्दुमा उभिनु पर्ने अवस्था आउन सक्छ भन्ने अनुमान थियो काङ्ग्रेसलाई पहिलादेखि नै त्यो बहस पनि हुन्थ्यो अब यो राजतन्त्र राखेर यसको केही पनि अर्थ छैन बारम्बार काङ्ग्रेसले प्रजातन्त्रले राजतन्त्रबाट धोका पायो राजाले विश्वासघात गरे भन्ने चाहिँ नि बहसमा हामी संलग्न भयौँ र त्यसको नेतृत्व वास्तवमा भन्ने हो भने बाहिर नआए पनि गिरिजाउले बाहिर जेसुकै कुरा बोल्नुभएको भए पनि र गिरिजाउले चाहिँ हामीसँगको सरसल्लाहमा कुराकानीमा प्रष्ट रूपबाट हामीसँग चाहिँ अब राजतन्त्र रहन पनि सक्छ नरहन पनि सक्छ र तिमीहरूलाई के लाग्छ भनेर उहाँले हामीलाई कुरा पनि गर्नुभयो सोध्नु पनि भयो हामीले भन्यौँ अब तपाईँले विश्वास मान्नुहुन्छ राजाले चाहिँ अधिकार फिर्ता गर्छन् राजा चाहिँ नि प्रतिबद्ध भएर बस्छन् होइन प्रजातान्त्रिक मूल्य मान्यतालाई अङ्गीकार आत्मसात गरेर प्रतिबद्ध भएर राजा बस्छन् भन्ने तपाईँलाई लाग्छ भने त्यो तपाईँको विश्वास हो हामीलाई त्यस्तो लाग्दैन त्यसपछि ल ठिक चाहिँ त्यही बाटोमा हिँड्ने भन्ने कुरा भइसकेपछि हामीले सुरु गऱ्यौँ सुरु गरिसकेपछि त अब त्यसबाट फर्किने अवस्था हाम्रो भएन त्यसपछि राजद्रोहको मुद्दा लाग्यो राजद्रोहको मुद्दा लाग्दा म गगनजी र पुरुषोत्तम आचार्य अनि सुब्बीको उहाँ तिनजना हामी थुन्यौँ नौ दिनसम्म पछि सरकारले मुद्दा फिर्ता गर्यो त्यो दबा आन्दोलनकै दबाबले फिर्ता गरे हो यो गुरुजीले एउटा कुरा के बताउनु भने यो गिरिजाप्रसाद कोइरालासँग सल्लाहमै भएको थियो यो बहसलाई अगाडि बढाउनको लागि त्यसै भएको हो त्यो बेलामा नेपाली कङ्ग्रेसको नेतृत्व पार्टीको संस्थागत वैधानिक निर्णय एउटा ठाउँमा थियो तर राजामाथिको दबावको आन्दोलन थियो मलाई लाग्छ त्यो एउटा ठुलो ट्रान्जेसनबाट गुज्रिरहेको थियो कुनै एउटा ठोस डिसिजन गरिसकेको अवस्था थिएन नेपाली कङ्ग्रेस नेपाली कङ्ग्रेस नेपालको खास गरेर अरू राजनीतिक दलहरूको पनि त्यही अवस्था थियो र त्यही बिचबाट गुज्रिरहेको दौरानको गुरुजीले अहिले चर्चा गर्नुभयो हामीहरू राजद्रोहको मुद्दा लाग्यो हामी अगाडि बढिसकेका थियौँ तर पार्टीको लिडरसिप अलिकति के सोचाइमा थियो भने सायद अब पार्टीको मुख्य नेतृत्वले त अरू थुप्रै कुराको जिम्मा पनि लिनुपर्छ नि हामीहरू त विद्यार्थी सङ्गठनमा मात्र काम गरिरहेका थियौँ त्यसले त आन्दोलनको भविष्य पनि हेर्नुपर्छ होला थुप्रो कुरा हेर्नुपर्छ होला नि त हामीले त के पनि हेर्नु पर्दैन थियो हामीलाई जे कुरा लाग्यो त्यो कुरा मात्र गर्दै जाने कुरा पनि हुन्थ्यो सायद त्यस कारणले गर्दा हामीहरू कहीँ पनि रोकिन चाहन्नथ्यौँ पछि बिचमा पार्टी लिडरसिपको त्यो बुझाइ परिवर्तन हुँदै गएको थियो गुरुजीले भनेको जस्तै गिर्जाको पनि कुरा त्यो थियो तर एउटा ठाउँमा पुगिसके पछाडि अहिलेलाई अलिकति टोन डाउन गर्नुपर्छ अलिकति अलि फेरि छलफल हुँदैछ भन्ने खालको कुराहरू हुन्थ्यो नि त त्यो बेलामा राजाले सल्लाहलाई बोलाउने विभिन्न खालको कुराहरू हुन्थ्यो अब हामीहरू त्यो बेलामा उमेरको कुरा पनि होला कतिपय सन्दर्भमा बुझाइको कुरा पनि होला अब यो छलफलहरू केही गर्नै हुँदैन यो अब अगाडि बढ्नुपर्छ अब अब गणतन्त्र नेपालको लोकतन्त्रको भविष्यको लागि अत्यावश्यक छ भन्ने हाम्रो भयो अलिकति स्ट्रेटेजिकली पनि हेर्नुपर्छ कतिपय सन्दर्भमा पार्टीको आफ्नो सीमाहरूलाई पनि बुझ्नुपर्छ भन्ने पार्टीको मुख्य नेतृत्वको कुरा रहिरहेको थियो त्यसले गर्दा पछिल्लो समयमा हाम्रो बिचमा केही तनावपूर्ण अवस्था रहेकै हो त्यसलाई अहिले अब थिएन भनेर हुँदैन तनावपूर्ण अवस्था रहेकै हो तर पछाडि हेर्दै गर्दा चाहिँ के लाग्यो भने त्यत्रो तनावपूर्ण अवस्था नबनेको भए नबन्न पनि सक्ने रहेछ कतिपय सन्दर्भ लिडरसिपले अझै राम्रोसँग हामीसँग कम्युनिकेट गरेको भए पार्टी सञ्चालनको सन्दर्भमा मैले सिकेको त्यसबाट पाठ हामीसँग कम्युनिकेट गरेको भए हामीले पनि हामीहरू त्यो बेलामा सिङ्गे पार्टी हाम्रो जिम्मामा छैन है हाम्रो एउटा भातृ संस्था सञ्चालन गरिरहेका छौँ हाम्रो आफ्नो एउटा बाटो भए पनि पार्टी लिडरसिपको केही बाध्यताहरू हुन्छ त्यसले अलिकति परसम्म हेर्नुपर्छ भन्ने कुरा बुझिदिएको भए त्यति धेरै तनावपूर्ण हुँदैन थियो होला तर तनाव भएकै हो नि दुई हजार चौसठी सालको ऐतिहासिक संविधान सभा निर्वाचनमा गगन थापालाई पार्टीले टिकट दिएन जसका लागि नेपाली कंग्रेसले खास गरेर युवा जमातबाट निकै आलोचना खेप्नु पर्यो पार्टीले लिएको संवैधानिक राजतन्त्रको आदर्श विरूद्ध जनमत बनाएको सजायको रूपमा पनि अर्थ्याइयो यो घटनालाई त्यही थियो गगनजी <laughs> मलाई मात्र नदिएको होइन कि एउटा जेनेरेसनप्रतिकै त्यो एउटा अब अविश्वासै म भन्दिनँ तर कस्तो हुँदै आएछ त्यो अन्डरस्ट्यान्डिङ भने हामीले गर्ने भने पछाडि आएको त यी त भाइ बहिनीहरू यिनीहरूले त भर्खर सिक्दैछन् भने त्यो उनको उमेर कहाँ पुगिसक्यो भने अतोपत्तै नभएको त्यो उमेरमा आफू के गर्दै थियो भन्ने कुरा कहिले फर्केरै नहेर्ने नेपाली कङ्ग्रेसले पैँतिस वर्ष मुनिको जम्मा एकजनालाई उम्मेद्वार बनायो नि जबकि पैंतिस वर्ष मुनिको बाहन्न प्रतिशत मतदाता थिए नेपालको कुल मतदाता मध्ये बाहन्न प्रतिशत मतदाता भएको उमेर समूहबाट जम्मा एकजना मात्रै नेपाली कङ्ग्रेसले दुई सय चालिस निर्वाचन क्षेत्रमा उम्मेद्वार बनायो भने त्यो मेरो सन्दर्भमा मात्र त्यसलाई मलाई कुनै कारणले गर्दा नदिएको भन्ने भन्दा पनि सिङ्गो जेनेरेसनप्रति नै नेपाली कङ्ग्रेसको बुझाइ के रह्यो भने त्यो सोसाइटीसँग डिस्कनेक्टेड भएको भनेर मैले भने नि तीन पटक निर्वाचित भएको सांसद जो हो उसलाई चौथो पटक दिने भन्ने हाम्रो पार्टीले त्यो बेलामा नीति बनायो भनेको के बुझाइरहेको भने तिन पटक निर्वाचित भएकोलाई जनता आतुर छन् चौथो पटक चिताउनलाई जनता चाहिँ त्यही पार्टीलाई परम्परागत रूपमा हाल्दै आएको मतदाता पनि म पार्टीलाई चाहिँ छोड्दिनँ तर पात्र चाहिँ त्यो हुनुहुँदैन भनेर कुरेर बसिरहेको जनतालाई हामीले के बुझ्यौँ जनताको मनोविज्ञान भने तिन पटक यसले हालेको छ चौथो पटक हाल्न आतुर छ भनेर हाम्रो पार्टीको नीति नै के भयो भने तिन पटक निर्वाचित भएकोलाई छलफलै नगरिकन टिकट दिने यसरी हामीले समाजको परिवर्तित मनोविज्ञानलाई हाम्रो नेतृत्वले राम्रोसँग थम्ब्याउन नसक्दा त्यसको परिणाम उम्मेद्वारमा पर्यो त्यसको प्रभाव त्यसको ठूलो मूल्य सिङ्गो नेपाली कङ्ग्रेसले चुकाउनु पर्यो संविधान सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वार चयन गर्ने समितिमा रहनुभएका विनय चन्द भन्नुहुन्छ चुनावमा नउठाए पनि नेपाली कङ्ग्रेसले गगन थापामाथि न्याय गरेको छ चुनावको नाममा म जे जित्नको लागि जे पनि बोलिदिनु गलत हो भिडको साइकोलोजी हेरेर बोल्नु पनि गलत हो गगन थापाबाट धेरै अनुभव भएका र भिडलाई गगन थापाभन्दा पनि बढी रूपमा साइकोलोजी बुझ्ने र आकर्षित गर्ने मान्छे थिए जसलाई टिकट दिन आवश्यक थियो अर्को कुरा महिलाहरूको सङ्ख्या पनि निश्चित थियो यति महिला दिने भनेर टिकटै दिन कुनै आवश्यक थिएन कि टिकटको सट्टा समानुपातिक पनि ल्यायो त्यो पनि त काङ्ग्रेसको ओटबाट आएको हो नि काङ्ग्रेसको इन्डाइरेक्ट भोटबाट आएको हो समानुपातिक त्यस्तो आएको होइन काठमाडौँमा एकजना गगन थापालाई दिएर जिताएर अर्को ठाउँको अर्को मान्छेलाई हराउनु भनेको बहुतै गाह्रो कुरा थियो र काठमाडौँको चुनाव र देशको अरू भेगको रिमोट एरियाको चुनाव धेरै फरक थियो यद्यपि त्यति बेला गगन थापाहरूले बौद्धलीय प्रणाली र संवैधानिक राजतन्त्रको लाइन छाडेर बिना परिभाषा गणतन्त्रको जनमत बनाउँदा अहिले मुलुक अन्यलमा परेको चन्द बताउनुहुन्छ त्यति बेला गणतन्त्रको नारा लगायो नि नेपाली काङ्ग्रेसले ल गगन थापाजीले बहुत गणतन्त्रमा बोल्यो त्यति बेला गणतन्त्र डिफाइन भएन जसको नतिजा अहिले निस्किरहेछ अहिले माओवादीले जनगणतन्त्र भन्छ अहिले त हामी यो गणतन्त्र भनेर बोल्न सकेका छैनौँ अहिले वास्तवमा त्यति बेला गणतन्त्रका नारा लगाउनेहरूले हामीले यो गणतन्त्र भने हो भनेर भनी भन्नु सक्नुपर्ने थियो तर अहिले त्यस्तो केही पनि देखिँदैन माओवादीले जे जे भन्छ त्यसलाई एक्सेप्ट गर्दै गइरहेछ त्यस कारणले त्यति बेला लगाएका नाराहरू आवेशमा र भिडको एउटा साइकोलोजी हेरेर लगाएका नारा जस्तै भइसक्यो अहिले विनयजीको आफ्नो एक खालको चाहिँ नि व्याख्या छ होइन अघि पनि हामीले तपाईँले भनेको गणतन्त्र र माओवादीले भनेको गणतन्त्रको डिफ्रेन्सिएट त तपाईँले अर्थाइसक्नुभयो तर चुरो कुरो के भने त्यति बेला विनयजीले भने जस्तै तपाईँले अहिले जुन भनिरहनु भएको गणतन्त्रकोलाई परिभाषित गर्न चाहिँ नसकेको हो यस्तो हेर्नुहोस् हामी त्यो बेलामा हाम्रो भूमिका सडकमै हो होइन सडकबाटै यो मुद्दालाई यो जुन अघि पनि त्यहाँ कुरा आयो विनयजीले पनि भन्नुभयो यो भिडसँग बगेको भनेर भन्ने कुरा हामीले त भिड निर्माण गरेको त्यो बेलामा प्रारम्भबाटै प्रष्ट थियौँ अहिले पनि छु र त्यसकै निम्ति निरन्तर सङ्घर्ष पनि गरिरहेको हो त्यो बेलामा जिम्मेवारी निर्वाह गरेर बसिराख्नु भएको पार्टीको निर्णायक ठाउँमा बसिराख्नु भएको नेताहरूले सडकमा पूर्व विद्यार्थी नेता भएर काम गरिरहेका मानिसहरूतिर फर्किएर तिमीहरूले त्यतिखेर परिभाषित गरिदिएनौ भनेर भन्ने कुराले उत्तर त्यतातिर खोज्न अलिकति उपयुक्त हुँदैन कि भन्ने लाग्छ किनकि हामी त त्यो बेलामा म अहिले पनि सम्झन्छु लेखेको कुराहरू हामी सम्झन्छौँ हामीले बोलेका कुराहरू छन् हामी कार्यक्रम गरेको कुरा सम्झन्छौँ प्रष्टसँग हामी भनेका छौँ पटक पटक संविधान सभाले संविधान बनाउनुभन्दा पहिला संविधान सभाको निर्वाचन गर्नुभन्दा पहिला कन्स्टिट्युसनल प्रिन्सिपल्सका बारेमा पूर्व समझदारी गरेर मात्रै जाउँ नभए यो समस्या आउँछ गगन थापा नेविसङ्घको महामन्त्री रहेको र कङ्ग्रेसले सरकारको नेतृत्व गरेकै बेला गणतन्त्र स्थापनाको अभियानमा लाग्नु भएको थियो त्यो बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको कंग्रेस संस्थापन पक्ष संवैधानिक राजतन्त्र सहितको संसदीय प्रणालीको पक्षमा दरो गरी उभिएको थियो दरबारले थप निरङ्कुशताको संकेत देखाउन थालेपछि पार्टी केन्द्रीय सदस्य नरहरी आचार्यहरू समेतले गणतन्त्रको पक्षमा खुला विचार राख्न थाल्नुभयो दुई हजार बैसठी त्रिसठीको आन्दोलनले गणतन्त्र स्थापना गरेपछि संविधान सभा निर्वाचनमा टिकट नपाए पनि गगन कंग्रेसको पक्षमा भोट माग्न देशभर पुग्नुभयो कंग्रेसका ठूला नेताभन्दा कुशल वक्ता गगनको भाषण सुन्न जनता उत्साहित थिए फेरि गुरु घिमिरे एक प्रकारले त उहाँले जुन लोकप्रियता अथवा ख्याति कमाउनु भएको छ नि त्यो सँगसँगै जनमानसमा एउटा अपेक्षा उहाँप्रति बढेर गयो काङ्ग्रेसभित्र देखिएका नेताहरू अथवा युवा नेताहरूमध्ये चाहिँ यो चाहिँ अलिकति अरूभन्दा चाहिँ अग्रगामी विचार राख्छ आफ्ना विचार स्पष्टताका साथ राख्छ हामीलाई मनपर्ने ढङ्गले राख्छ हाम्रा मनका कुराहरू यसले बोलिदिन्छ त्यसैले यसलाई स्थान दिनुपर्छ यो चुनावकै कुरा गर्दाखेरि एक खालका मान्छेहरूले बाहिर जे जे जस्तो अवस्था भए पनि गिरिजाप्रसाद कोइरालाले चाहिँ तपाईँको क्षमताको राम्रै भरपूर उपयोग गर्नुभयो संविधान सभाको निर्वाचनमा भन्ने पनि छन् अनि यस्तो छ जस्तो संविधान सभाको निर्वाचनमा पुग्ने बेलासम्म नेपाली कङ्ग्रेसको एकीकरणको महासमितिको बैठकले गणतन्त्रको निर्णय संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो पार्टीको संस्थागत निर्णय गरिसकेको अवस्था थियो व्यक्तिगत रूपमा कसको मनमा के थियो भन्ने भन्दा पनि पार्टीको संस्थागत निर्णय भइसके पछाडि त्यो सक्यो हामी त्योभन्दा पहिला सार्वजनिक रूपमा मञ्चबाट लेखेर भेटेर पार्टीको आन्तरिक कार्यक्रमबाट पार्टी सभापतिमाथि एक खालको दबाव सिर्जना गरिरहेका थियो अब पार्टीले निर्णय गर्नुपर्छ भनेर संविधान सभाको निर्वाचनको बेलामा मैले अघि नै भने म प्रत्यक्ष रूपमा काठमाडौँबाट निर्वाचन लड्न चाहन्थेँ प्रयास गरेँ पार्टीले त्यो जिम्मेवारी नदिए पछाडि पार्टीले मलाई समानुपातिको सूचीमा राखिसके पछाडि त्यसलाई मैले सहजतापूर्वक स्वीकार गरेँ तर पार्टीको आन्तरिक छलफलमा हामीले के भन्यौँ भने यो कुनै मेरो व्यक्तिगत कुरा मात्र थिएन अघि नै मैले बताएँ मतदाताको मनोविज्ञान उमेर समूह सबै कुरा हेर्न चुकायौँ यसको ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ भन्यौँ तर त्यसपछि एक दिन पनि नरोकिकन सायद होइन म नेपाली कङ्ग्रेसको त्यो बेलामा सबैभन्दा बढी निर्वाचनको कार्यक्रममा सहभागी भएको हुँ मेरो छेउछाउ पनि कोही हुनु हुनुहुन्थ्यो त्यतिखेर म किनकि अरू सबै आफ्नो निर्वाचन क्षेत्रमा हुनुहुन्थ्यो मैले सहुलियत पनि भयो मलाई समानुपातिकको उम्मेद्वार भएकोले म देशैभरि गएँ र म देशैभरि जाँदै गर्दा बिच बाटोमा पुगिसके पछाडि बल्ल मेरो पार्टी सभापतिसँग सम्पर्क भयो म निर्वाचनभन्दा अगाडि मेरो खासै धेरै भेटघाट भएको थिएन र देशैभरि जाँदै गर्दाखेरि पार्टीको निर्वाचनको कार्यक्रममा सहभागी भइरहेको र थुप्रै ठाउँमा उम्मेद्वारहरूले पार्टी सभापतिजीलाई अब पार्टी सभापति नजाने भन्नुभयो म अभिभावक पनि काहीँ पनि जान्न भनेपछि त्यसो भए फलानुलाई पठाइदिनु त भनिसके पछाडि उहाँलाई पनि सायद खुसी लाग्यो होला त्यस पछाडि मलाई सम्पर्क गर्नुभयो र मलाई खुसी व्यक्त गर्नुभयो त्यसले मलाई असाध्य म अहिले पनि सम्झाउँछु म बागलुङको बुर्तिबाङमा थिएँ त्यहाँको पब्लिक टेलिफोन बुथबाट मेरो उहाँसँग कुराकानी भएको त्यो गाउँमा मैले उहाँले मलाई गर्दै गर्दाखेरि मेरो आँखा र साको मैले पनि सम्झन्छु मलाई बडो मलाई आनन्द लाग्यो मेरो पार्टी सभापतिले मलाई अप्रिसिएट गर्नुभयो अब झन् बढी उत्साहका साथ लाग्नुपर्छ भन्ने लाग्यो म कहीँ रोकिनँ जति सकिन्छ त्यति बढी कार्यक्रममा सहभागी भएँ मलाई पनि त्यसले व्यक्तिगत रूपमा पनि मेरो आफ्नो पार्टीभित्र फाइदा पुऱ्यायो गगनको लोकप्रियताकै दबावमा पार्टीले उहाँलाई समानुपातिक तर्फबाट संविधान सभामा सदस्य बनायो पार्टी प्रवक्ता रहिसक्नुभएका कंग्रेस नेता अर्जुन नरसिंह केसीकी छोरी अञ्जनासँग यही बीचमा गगनको विवाह भयो लोकप्रिय युवा नेता गगन थापा र कार्यकर्ताको ख्याल राख्ने पार्टी नेता केसी दुवैलाई यो पारिवारिक सम्बन्ध थप फाप्यो दुई हजार सडसठी भदौमा भएको कंग्रेसको बाह्रौं महाधिवेशनमा पहिलो र दोस्रो सर्वाधिक मतबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा ससुरा ज्वाइने हुनुभयो अञ्जना केसीसँगको तपाईँको विवाह र त्यस लगत्तै भएको पार्टी अधिवेशनमा तपाईँ र ससुरा अजुन सिंह केसीले सर्वाधिक मत ल्याउनुमा कुनै संयोग मात्रै हो या कुनै तालमेलले पनि काम गरेको छ अञ्जना र मेरो यो हामीहरूको जुन सम्बन्ध तिन चार वर्ष अगाडिदेखि थियो खास गरी मित्रता थियो एकअर्कालाई बुझ्ने प्रयास गरिरहेका थियौँ हामीहरूको जीवनमा केही यसको कुनै त्यो अर्जुन नरसिंह केसीसँग पनि सम्बन्धित थिएन र मेरो घर परिवारसँग पनि सम्बन्धित थिएन त्यो खास गरी अन्जनाको छनौटसँग बढी कुरा सम्बन्धित थियो उनले संयुक्त राज्य अमेरिकामा प्राप्त गरेको पढ्ने अवसरलाई छोडेर त्यो अवसर मात्र थिएन कि त्यस पछाडि एउटा करियरलाई नै छोडेर मसँग राजनीतिक जीवन बिताउन आउने एउटा ठुलो निर्णय गर्नुपर्ने कुरा थियो रसायन शास्त्रमा स्नातक गरेर समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका गगन थापा खास गरेर दुई हजार बैसठी त्रिसठीको जनआन्दोलन आन्दोलनबाटै राष्ट्रिय स्तरको नेताको रूपमा उठ्नुभयो कंग्रेस केन्द्रीय सदस्य र सभासदको रूपमा सक्रिय गगन अहिले नेपाली राजनीतिज्ञहरूमध्ये आशाको केन्द्र बन्नु भएको छ खास गरेर युवामाझ गगनजी यो संविधान सभामा तपाईँ आफूलाई कस्तो पाउनुहुन्छ त्यहाँ संविधान सभाको सन्दर्भमा दुईवटा फरक फरक रोलमा बुझिदिनुपर्छ भन्ने लाग्छ एउटा म गुरुजीको कम्प्लिटली एक्सेप्ट गर्छु त्यो कहाँनिर चुकिरहेको छ किन गर्न सकिरहेको छैन भन्ने एउटा ठुलो एउटा एउटा खालको असन्तुष्टि छ आफूभित्र छ त्यो कतिपय कमजोरीहरू होला नि त्यसबाट सिक्नुपर्छ भन्ने लागेको छ त्यो एउटा पाटो छ हो तर अर्कोतिर संविधान सभाभित्र यो कुन कुरालाई बढी हेर्नुपर्छ होला भन्ने लाग्छ भने संविधान सभाभित्र अघि नै भनेको जस्तो कस्तो संविधान भन्नेतिर नै ठूलो सङ्घर्षको एउटा अवस्था रह्यो त्यो सङ्घर्षमा चाहिँ हामीले लिएर आएको गणतन्त्रको चरित्र भनेको लोकतान्त्रिक नै हो र यो लोकतन्त्रलाई विस्तार गर्नका लागि नै हो भन्ने कुरामा चाहिँ त्यहाँभित्र हामीले लडेको लडाइँ चाहिँ त्यो बेजोडको लडाइँ थियो अहिले पनि लडिरहेका छौँ त्यो संविधान सभाको प्रारम्भिक कमिटीदेखि लिएर प्रत्येक दिन हुने छलफलमा बैठकमा त्यहीँ कहीँ कतै कम्प्रोमाइज गरेको अवस्था कहीँ कतै चुकेको अवस्था होइन तर के छ डेमोक्रेसीको कुरा सोसाइटीले यस्तो टेकन फर ग्रान्टेड जस्तो भयो चाहिँ समाजको लागि कि यो त यिनीहरूले कसैले गरिदिएर भएको हो र संविधान सभाभित्र प्रस्ताव छ डेमोक्रेसीलाई नियन्त्रित गर्नुपर्छ भन्ने त्यो प्रस्ताव कतिपय सन्दर्भमा बहुमत पारित गरेर पारित हुँदै अगाडि बढेको छ बहुमत प्राप्त गरेर होइन त्यसको पक्षमा संविधान सभाभित्र बहुसङ्ख्यक कतिपय सन्दर्भमा देखिने अवस्था बन्न थालिसक्यो त्यहाँभित्र संविधान सभाभित्र त्यसलाई रोक्ने गर्ने लडाइँ चलिरहेको छ तर पनि त्यसबाट परिणाम हाम्रो पक्षमा आएको छ डेमोक्रेसीको पक्षमा आएको छ तर सोसाइटीले त्यसलाई एकदम टेकन फर ग्रान्टेड यो त भएकै थियो नि कसले गरेर भएको र यसको लागि अतिरिक्त प्रयास चाहिन्थ्यो र भन्ने एउटा बुझाइ भएको कारणले गर्दाखेरि त्यो दोस्रो रोल चाहिँ देखियो त्यसले त्यसले जुन श्रेय पाउनुपर्ने पाएन तर पहिलो रोलका सन्दर्भमा गुरुजीले भनेको कुरासँग एकदम सहमत छु कि त्यसको फोरम ए त्यसको फोरम अरूलाई गुनासो गरेर भएन गुनासो त थुप्रै छन् तर अब प्रतिनिधि पनि हुँ भन्ने अनि अरूले नगरिदिएको त्यस कारणले गर्दा भएन भन्ने हो भने त के अर्थ भयो कंग्रेस केन्द्रीय सदस्यको रूपमा पार्टीलाई ड्राइभ गर्ने सवालमा गगन प्रभावकारी देखिनु भएको छैन अनि देशभित्र र बाहिरको भ्रमणहरूका कारण संविधान सभा व्यवस्थापिका संसदमा पनि कम उपस्थित हुनुहुन्छ र पनि संविधान सभा व्यवस्थापिका संसदको सदस्यको हैसियतमा गगनले प्रभावकारी भूमिका खेलिरहनु भएको छ एमाले सभासद रविन्द्र अधिकारी गगन थापा एउटा प्रभावकारी सभासद हुनुहुन्छ नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने युवा सभासद हुनुहुन्छ उहाँ अब सार्वजनिक क्षेत्रमा धेरै रुचाइएको मान्छे पनि हुनुहुन्छ एक हिसाबले सेलिब्रिटी पनि हुनुहुन्छ संसदमा उहाँ संसदका विषयहरूमा खास गरिकन कानुनको निर्माणको विषयमा र सरोकारको विषयमा चासो राख्नुहुन्छ त्यसमा आफ्ना विचारहरू राख्नुहुन्छ कतिपय सन्दर्भमा ध्यान आकर्षण प्रस्तावहरू पेस गर्ने त्यसमा छलफल गराउने कुराको पनि अगुवाई गर्नुहुन्छ र कतै नयाँ विषयहरूमा पनि उहाँले छलफलको इनिसिएसन लिनुहुन्छ आफ्ना समितिमा पनि उहाँको प्राकृतिक स्रोत समिति हो त्यसमा पनि उहाँ प्रभावकारी ढङ्गले भूमिका खेलेको देखिन्छ यस हिसाबबाट भन्यो भने एउटा संविधान सभा र संसदमा एउटा पर्फेक्ट सभासदको रूपमा उहाँले भूमिका खेलिरहनु भएको छ समग्र नेतृत्व क्षमताको त परीक्षा अझै भइसकेको छैन किनभने उहाँ पार्टीको त्यहाँ निर्णायक केन्द्रीय समितिमा भए पनि निर्णायक तहमा हुनुहुन्न किनभने संसदका दिनदिनका गतिविधिमा उहाँको लिड रोल चाहिँ त्यहाँ हुँदैन त्यसले गर्दाखेरि त्यो चाहिँ अरू हेर्न पाइसकेका छैन र उहाँको नेतृत्वको त परीक्षा भइरहेछ संसदमा उहाँ आफ्नो विषय पढ्दाखेरि बढीमा आउनुहुन्छ तर रेगुलर चाहिँ आउनेमा चाहिँ पर्नुहुन्न कङ्ग्रेसको मात्र होइन राजनीतिप्रति प्राय उदासीन सबै क्षेत्रका युवा जमातको समेत चाहनालाई प्रतिबिम्बित गर्दै गरेर छोटो समयमा नै राजनीतिको भर्याङ उक्लिनु भयो गगन उहाँले आफ्नो विचारहरू सम्प्रेषण गरेर छोटै समयमा ठुलो ठुलो जमातलाई प्रभावित र आशावादी बनाउनु भएको छ प्रगतिप्रति अधीर युवा पुस्तालाई प्रभावकारी भाषण मार्फत आफूतिर तान्नु भएको छ तर एकजना उदयमान नेताका रूपमा उहाँका थुप्रै कमजोरीहरू पनि छन् आफ्नो पुस्ताको मेधावी राजनीतिज्ञ गगनले आउँछु भनेर बेपत्ता भएको गुनासो बाक्लै सुनिन्छ आन्तरिक व्यवस्थापनमा पनि उहाँ कमजोर हुनुहुन्छ आन्तरिक समय व्यवस्थापनमा पनि उहाँ कमजोर हुनुहुन्छ कङ्ग्रेस सभासद रमेश लेखक र नेता विनोद चन्द एउटा सम्भावना बोकेको युवा नेता हो उहाँ हो त्यसकारण परिणामकै बारेमा अहिले अनुमान गरिहाल्ने कुरा भएन अहिलेसम्म उनले जे गरिराखेका छन् त्यो ठिक ढङ्गले गरिराखेका छन् भन्ने मेरो मूल्याङ्कन छ हो अब अहिले उनले जे मुद्दाहरू उठाइराखेका छन् त्यो मुद्दाहरूलाई ठिक ढङ्गले परिणामसम्म पुर्याउन सक्छन् कि सक्दैनन् त्यसका लागि त समय लाग्छ उनलाई पनि समय चाहिन्छ यसो हेर्दाखेरि उनले उचित ढङ्गले समयलाई व्यवस्थापन गर्न नसकिराखेका अवस्था होला भन्ने मलाई लाग्छ र त्यसो भएको हुनाले चाहिँ त कुनै ठाउँमा उपस्थित हुनुपर्ने ठाउँमा पनि उपस्थित हुन नसकेको अवस्था चाहिँ त छ अहिले अहिलेको जम्मै पर्फर्मेन्स हेरेर गरेर राजनेता त हुन सक्दैन भनेर म सोझे भन्छु राजनेता हुन यो क्षमताले हुँदैन कोही राजनेता लिडर हुनु पनि गाह्रो पर्छ लिडर भइसकेपछि त ऊ के छ ऊ उसले भिडलाई डोर्याउँछ भिडले उसलाई डोर्याउँदैन त्यस कारणले अहिले यो होला भन्ने भन्न सकिँदैन तर के छ भनेदेखि त्यो होस् भन्ने गर्न सकिन्छ तर जो क्रेज तपाईँ भन्नुहुन्छ त्यो क्रेज जुन जुन त्यति बेला थियो आन्दोलनको दौरान र त्यसपछि जो क्रेज थियो यो तपाईँको चुनाव र टिकट दिएनसम्म त्यो क्रेज अहिले हराएर गइसक्यो बहुत अब त्यो त्यति क्रेज छैन त्यो आम उसमा ती युथहरूमै सोध्नुहोस् अब त्यति क्रेजले उनीहरू लिँदैन हो आज पनि त्यो केही छन् केही ग्रुप छ ऊ भन्छ तर त्यो क्रेज चाहिँ अहिले रहेन रमेश लेखकले समयको व्यवस्थापनमा देखाउनु कमजोरी ठिक हो एकदमै ठिक हो यो नसकिरहेको नजानिरहेको गर्न नसकिरहेको हो कोसिस गरिरहेको छु तर अझै पनि स्ट्रगल गरिरहेको सकिरहेको छैन अर्को विनयजीले भनेको कुरा क्रेज सकियो भन्ने क्रेजलाई कसरी डिफाइन गर्नुहुन्छ तपाईँले मैले हिजो पनि एकदमै धेरै क्रेज थियो भनेर कहिले दावा गरेको छैन त्यस कारणले गर्दा यो घट्यो वा <laughs> बढ्यो भन्ने कुराले त्यसलाई नाप्ने वा त्यसको बारेमा धेरै चिन्ता गर्ने कुरा केही भएन ब्रह्मले देखेको कुरा विवेकले सही ठम्याएको कुरा गर्ने हो भन्ने लाग्छ म बरु अघि नै रविन्द्रजीको कुरा विनयजीको कुरासँग जोड्छु उनको परीक्षा हुन बाँकी छ भनेर भन्नुभएको छ मलाई पनि लाग्छ मैले एकदमै प्रतिकूल अवस्था बेहोरेको छैन असाध्यै अप्ठ्यारो अवस्था बेहोरेको छैन म आफै पनि आफ्नै बारेमा पनि परीक्षाकै क्रममा छु कतिपय सन्दर्भमा आफूलाई कहिलेकाहीँ आनन्द लाग्छ कि म यहाँ चुकिनँ भन्ने बारेमा त्यो अरूले कसरी हेरिदियो भन्दा पनि आफ्नो बारेको आफ्नो मूल्याङ्कन पनि हो त्यसले आत्मविश्वास दिने कुरा पनि हो एकदमै धेरै व्यवस्थापिका संसदमा काम गर्दै गर्दा त्यस्ता थुप्रैचोटि घटनाहरू आउँछन् समयहरू आउँछन् त्यो इभेन्टहरू पनि हुन्छ त्यो गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा मेरो अगाडि पनि त्यो च्यालेन्ज हो राजनेताको कुरा निकाल्नुभयो विनयजीले होइन तपाईँको विचारमा राजनेता भनेको के हो यो नेपालमा अहिले को छ अहिले यसलाई नेपालमा कोही पनि छैन भनेर भन्नुपर्ने हुन्छ होइन त्यसको म म एउटा चलन को एउटा यसको डेफिनेसन नै म यसलाई समात्छु politician think about next election statesman think about next generation भनेर भन्छ होइन मलाई त्यो ठिक हो भन्ने पनि लाग्छ नेपालका सन्दर्भमा त्यसलाई फेरि कसरी परिभाषित गर्ने भन्ने कुरा पनि हो आजकै दिनमा यो आज जे भइरहेको छ यो सन्दर्भमा चाहिँ यो आफ्नो पार्टी आफ्नो नेक्स्ट इलेक्सन पार्टीभित्र पनि आफ्नो बारेमा चिन्तित हुने नहुँदै गर्दाखेरि जुन केही व्यक्तिहरू हुनुहुन्छ सबैले नभएर त केही अर्थ छैन थुप्रै नेपालीहरू हुनुहुन्छ जो चाहिँ नेपालको बारेमा त चिन्तित हुनुहुन्छ तर जिम्मेवारीको हिसाबले जसले अलिकति त्योभन्दा माथि उठिदिने हो भने होइन अहिले नेपालले प्रब्लमबाट तत्कालै निकास पाउने अवस्था छ गजबको अवस्था छ नि यो त दुई तिनजना व्यक्ति यति धेरै शक्तिशाली अवस्थामा हुनुहुन्छ कि एक वर्षपछि मेरो के हुन्छ भन्ने चिन्ता मात्र छोडिदिनु भयो भने नेपालले के को अहिले हामी शान्ति प्रक्रिया संविधान निर्माणमा लामै भनौँ न इलेक्सनलाई भनौँ पुष्पकमल दाहाल पुष्पकमल दाहालले मात्रै आजको दिनमा जे होला होला प्रचण्डको प्रचण्डको विसर्जन चाहिँ यतिकैमै होला ल तर नेपालले शान्ति संविधान समृद्धि प्राप्त गर्छ म नेपालको लागि म सबै कुरा छोड्छु भनेर भन्ने अवस्थामा प्रचण्डले त्यो निर्णय गर्ने अवस्था राख्नुभयो भने नेपालले अहिले अहिलेको सन्दर्भमा एउटा साँच्चैको एउटा बाटो पाउने अवस्था छ नि त त्यो उहाँ अद्भुत भएर भनेको होइन मैले पोजिसनले त्यो ठाउँमा पुऱ्याएको छ नि होइन पोजिसनका हिसाबले चाहिँ कहाँ छ कहाँ छ तर क्यारेक्टरको हिसाबले आम भइदियो भने त्यसले समस्या सिर्जना गर्छ समय व्यवस्थापनमा कमजोर देखिनुभएका गगन थापा संगठन क्षमतामा भन्दा परिचालनमा बढी सिपालु मानिनुहुन्छ देश विदेशको भ्रमण र असंख्य सभा गोष्ठीको निमन्त्रण बाहेक व्यवसायमा पनि हात हालेकाले उहाँलाई समय कम भएको हो कि गगन <laughs> थापा नुवाकोटमा बाख्रा पालनदेखि काठमाडौँमा मासु व्यवसायसम्ममा संलग्न हुनुहुन्छ यो मासु पसल चाहिँ किन खोल्नुभयो गगनजी <laughs> मैले यो मासु पसल खोलेको व्यवसायलाई यसलाई बाहिर सार्वजनिक रूपमा आओस् भन्ने चाहेको हुनाले गर्दा किनकि योसँग एउटा एउटा मिसनको रूपमा नेपाली यङ मान्छेहरूमा एउटा एउटा कुरा लिएर जाउँ एउटा क्याम्पेनको रूपमा लिएर जाउँ भनेको हुनाले गर्दा अलिकति बढी बाहिर यो छलफलको विषय बन्यो तपाईँ म त एसएलसी पास गरेदेखि अहिलेसम्म निरन्तर रूपमा मेरो जीविकोपार्जनको एउटा बाटो म लामो समयसम्म सञ्चारकर्मी भएर काम गरेको हुँ म लामो समयसम्म टिचर भएर काम गरेको हुँ म आफ्नै कम्पनी चलाएर पनि व्यवसाय गर्दै आएको हुँ मैले बिचको आन्दोलनको तिन वर्ष बाहेक सधैँभरि मेरो जीविकोपार्जनको छुट्टै बाटो छ तर मैले पछिल्लो समयमा के सोचेँ भने एउटा चाहिँ अब बाहिर लिएर आउनुपर्छ यो विषयलाई मभन्दा पछि आउने मान्छेले के भन्नुहोस् भने तपाईँ के गर्नुहुन्छ भन्दा म राजनीतिक दलसँग आबद्ध छु जीविकोपार्जनको लागि यो गर्छु भन्ने कुरा उसले प्रष्टसँग भन्ने जेनेरेसन तयार गरौँ उसले त्यो अलमल गर्ने कुरा मेरो कृषि हो बेसा भन्ने जुन हामीहरूको सबैको बायोडाटा हेऱ्यौँ हामीले भनेदेखि भने करिब त्यस्तै देखिन्छ नि त्यो त्यसो नहोस् एउटा जेनेरेसन आओस् न जसले के भन्नुहोस् भने म म काङ्ग्रेस हो नेपाली कङ्ग्रेसमा यो जिम्मेवारीमा छु उपार्जनको लागि म यो गर्छु भन्ने जेनेरेसन लिएर आउँ भन्ने एउटा त्यसका लागि प्रयास हो एउटा एउटा अर्को के हो भने नेपालको यो खास गरी यो अन्टरप्रिनरसिपमा नेपालको यङ मान्छेहरूमा एउटा एउटा सानो के मेसेज इन्जेक्ट गर्न सकिन्छ कि देयर इज पोसिबिलिटी भन्ने कुरा नेपालमा सम्भावना छ भन्ने कुरा गर्न सकिन्छ कि भनेर आफूले गरेको व्यवसायको बारेमा सार्वजनिक चर्चा गरेको हो नभए म त गएको सोह्र सत्र वर्षदेखि जीविकोपार्जनको लागि काम गर्दै आएको नेपालका सबै ठुला नेताहरू जो आनन्दले काठमाडौँ बस्नुभएको छ होइन राम्रै घरमा बस्नुभएको छ छोराछोरी राम्रोसँग पढाउनु भएको छ राम्रोसँग चलेको छ जीवन होइन यसो हेर्दै गर्दाखेरि उहाँहरू कसैले पनि काम नगरिकन त्यो कसरी भएको छ बरु मलाई पनि बताइदिनु भएदेखि म पनि अतिरिक्त दुःख किन गरेर राख्ने एकछिनलाई यसरी यसरी यो कोणबाट पनि हेरौँ न मलाई पनि मलाई मैले पनि थाहा पाउन पाउन त सबै नेताले बिजनेसमा हात हाल्यो भने के होला नि होइन यस्तो छ नेपालको सन्दर्भमा त्यसलाई त्यो छलफलको विषय बनाऊ हामीहरूलाई के इथिकल हुन्छ के इथिकल हुँदैन त्यसलाई कति ट्रान्सपेरेन्ट गर्नुपर्छ कतिपय ठाउँमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट होला त्यसलाई सार्वजनिक छलफलको विषय बनाऊ जुन कुरा गर्नु हुँदैन भन्ने कुरा आउँछ त्यो कुराबाट तत्काल हटिहाल्ने कुरा मेरो केही पनि छैन होइन तर जीविकोपार्जनको कुनै वैकल्पिक उपाय पनि नगर्ने अनि नेतासँगको समाजको अपेक्षा भनेको चाहिँ त्यो एकदम आइडियलिजमको त्यो सँग बाँधिने पनि होइन र हाम्रो सबै स्थापित नेताहरू सबैजना जीविकोपार्जनको अरू कुनै पनि वैकल्पिक उपाय छु नभनिकन शानदार ढङ्गले एउटा उच्च मध्यमवर्गीय परिवारको जीवन पनि बिताइराख्न पाउने यो गजबको कुरालाई निरन्तर गर्नुभन्दा त बरु यसलाई सार्वजनिक छलफलको बहसको विषय बनाऊ भन्ने लाग्छ कुनै पनि नेता आर्थिक रूपमा सबल हुनु समाजको लागि राम्रो हो नेतालाई समय अनुसार परिवार व्यवस्थापनदेखि कार्यकर्ता परिचालनसम्म धेरै पैसा आवश्यक पर्छ त्यही पैसाका लागि नेताहरू बदनाम समेत भएका छन् यद्यपि त्रिचन्द्र क्याम्पसमा सोबियु सभापति हुँदैदेखि गगनले पैसाको पावर बुझेको बताइन्छ के राजनीतिमा पैसा चाहिन्छ भन्ने कुरालाई तपाईँ मान्नुहुन्छ होइन चाहिराखिएको छ अहिले होइन तर यसलाई यसलाई नचाहिने बनाउन प्रयास गर्नुपर्छ जबसम्म तपाईँ व्यक्तिगत जीविकोपार्जनको कुरालाई अपारदर्शी बनाउनुहुन्छ र एउटा एउटा पुस्ता आफूसँग परनिर्भर पुस्ता तयार गर्ने कुरामा त्यो बनाउनै पर्ने हुन्छ जति मानिस मसँग बढी परनिर्भर हो जति मैले क्लाइन्ट बनाएँ जति म जति बढीको म प्याट्रन भएँ त्यति म बढी म पार्टीभित्र पावरफुल हुने अवस्था संरचनाको हिसाबले नै त्यसको प्रबन्धक हिसाबले त्यो बनाउने बेलासम्म र त्यो पुरा अपारदर्शी बनाउने बेलासम्म त्यसको बडो ठुलो महत्त्व रहने कुरा त रहन्छ नै यो फेरि नेपालको सन्दर्भ एकदम बढी आदर्शको अवस्थाको कुरा पनि नगरौँ होइन एउटा पोलिटिकल पार्टी सञ्चालन गर्नका लागि त्यो त्यसको आर्थिक प्रबन्ध कसरी गर्ने स्टेटले फन्डिङ गर्ने हो कि त्यसलाई कसरी ट्रान्सपरेन्ट बनाउने त्यसको व्यवस्थापन कसरी गर्ने होइन र एउटा राजनीतिक दलभित्र काम गर्ने व्यक्तिको जीवन कसरी सञ्चालन गर्ने उसको जीवनशैलीका सन्दर्भमा समाजको अपेक्षाहरू के हुन् कसरी गर्नुपर्ने हो यो कहिले छलफल नगर्ने हामी तर जे भइरहेको छ सबै कुरा गलत भइरहेको छ तर सँगसँगै अपेक्षा चाहिँ फेरि के गर्ने भने एकदमै धेरै एउटा आदर्श अवस्थाको अपेक्षा पनि गरिराख्ने यो त एक प्रकारले त अलिकति पाखण्ड कुरा हो नि त यो आजको युवाले कस्तो राजनीतिक नेतृत्वको अपेक्षा गरेका छन् त हामीले पाटन संयुक्त क्याम्पसका स्नातक र स्नातकोत्तर तहका केही विद्यार्थीहरूसँग कुरा गरेका छौँ उमा पोखरेल गर्जापा अहिले एमएससी फर्स्ट इयरको विद्यार्थी युवा नेताहरू भनेको आजको समस्याहरूलाई होइन राम्रो तरिकाले चाहिँ उठाउन सक्ने र त्यसमा केही गर्न सक्ने परिवर्तन गर्न सक्ने खालका हुनुपर्छ भन्ने लाग्छ मेरो नाम विवश प्यासी युवा नेतृत्व सृजनशील केही नयाँ आइडियाहरू ल्याउन सक्ने र आइडिया मात्रै ल्याएर भएन त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने क्षमता भएको भए धेरै राम्रो हुन्छ र त्यस्तो हुनुपर्छ म रामबार थापा अहिले समस्या के छ भने मूलमा धमिलो भयो भने तल पनि धमिलो हुन्छ भन्ने कुरा हो अहिलेको युवा जेनेरेसन अलिकति सबै तरिकाले होइन मोरल्ली अरू इकोनोमिकल्ली सबै तरिकाले चाहिँ अलिकति करप्टेड छन् भन्ने कुरा पनि छ नआएको होइन तर यद्यपि पोलिसमा चाहिँ के हुनुपर्छ भने नि एउटा विल पावर हुनु पर्यो इच्छा शक्ति अर्को भिजन हुनु पर्यो धेरै मान्छे धेरै लोजिकले चाहिँ धेरै आफ्नो लोजिकहरू दिन सक्छन् भिजन दिन सक्छन् तर चाहिँ त्यसले कार्यान्वयन गर्ने कुरा चाहिँ कमजोर छ मेरो नाम बसन्त खनाल युवा नेतृत्व समग्रमा देशलाई नेतृत्व गर्न सक्नुपर्छ ऊ चाहिँ देशको उत्पादनसँग जोडिनुपर्छ देशको राष्ट्रियतासँग जोडिनुपर्छ देशको राजनीतिसँग जोडिनुपर्छ समूहरूपमा समरूपमा देशलाई नै ह्यान्डल गर्न हुनुपर्छ मेरो नाम युवराज खड्गा मलाई लाग्छ युवा नेतृत्व खास गरी युवाहरूलाई मात्रै नसमेट नसमेटेर देशको लागि पनि केही गर्नुपर्छ भन्ने खालको व्यक्तिहरू हुनुपर्छ जस्तो मलाई लाग्छ मेरो नाम विश्व लामा अब युवा नेता भनेको खास गरी चाहिँ एउटा दूरदृष्टिवाला एउटा चाहिँ नै युवा अवस्थाकै एउटा चाहिँ नेता हुनुपर्छ र अर्को कुरो चाहिँ के भने सारा एउटा चाहिँ यो देशमा भएको युवाहरूको एउटा समस्या पहिचान गरेर त्यो समस्यालाई सल्भ गर्न सक्ने एउटा क्षमता भएको क्षमतावान अध्ययनशील चिन्ता गर्ने भनेर एउटा चिन्तनशील नेतृत्व हुनुपर्छ भन्ने लाग्छ मेरो नाम युवाको समस्याहरू लिएर अगाडि बढ्ने होइन त्यस्तो प्रोग्रामहरू गर्ने जसमा इन युवाहरू इन्भल्भ हुन् अनि त्यसमा उनीहरूको इच्छाहरू चाहनाहरू त्यहाँ व्यक्त गर्ने होइन अनि कसरी अगाडि बढाउने भनेर उनीहरूले धेरै युवाहरू बाहिर विदेशी थालेका छन् त्यो युवाहरूलाई कसरी आफ्नो देशमा जनशक्ति युज गर्ने त्यस्तो त्यस्तो कुरा गरेर नेताहरूले त्यस्तो काम गर्यो भने हाम्रो नेपाल पनि एकदिन सफल हुन्छ हामीले अघि जो विद्यार्थीहरूसँग युवा नेतृत्व कस्तो हुनुपर्छ भनेर सोधेका थियौँ उनीसँग गगन थापालाई कसरी हेर्नुहुन्छ भनेर दोस्रो प्रश्न गऱ्यौँ सुनौ उहाँहरू के भन्नुहुन्छ सामान्यतया हाम्रो नेपालको परिप्रेक्ष्यमा गगन थापा जस्तो नेतालाई आश गर्नै पर्छ केही होला भन्ने आशा त गरिन्छ नि तर पुरै ढुक्कै हुने स्थिति चाहिँ छैन तर पनि सामान्यतया उनको व्यवहारिक कुराहरूले गर्दाखेरि केही गर्छन् कि भन्ने थोरै आशा चाहिँ उनीमा छ जुन आशा र जुन उहाँको चाहिँ शैली र बौद्धिकतालाई उहाँको पार्टीभित्र र बाहिरका केही मान्छेहरूले पनि बढी रुचाउँछन् त्यो चाहिँ उहाँले वास्तवमै चाहिँ व्यवहारमा कार्यान्वयन गरेर त्यो किन चाहिँ विश्वासमा प्रतिबद्धता छ किन चाहिँ उहाँले मान्छेले बढी रुसाउँछन् भन्ने कुरा उहाँले बुझेर चाहिँ त्यसलाई त्यही जनताको भावनाअनुसार अगाडि बढ्न सक्नुभयो भने मलाई लाग्छ अब बिपीको ठाउँ पनि लिन सक्नुहुन्छ उहाँले मैले चिनेको कन थापाले पनि हुने ठिक छ राम्रै छ तर सबै तरिकाले सबै कोणबाट कुनै न कुनै कोणबाट त नराम्रो हुन्छ नि मान्छे कमी कमजोरी हुन्छन् उहाँ पनि पहिला नेमीसँग राजनीतिमा नि गुरु बिचमा अलिकति मुछेर अलिकति त्यस्तै भयो अब उहाँ आफू हाइल्यान्डमा उनलाई पनि अहिले मिडियामा बेसी आएर पनि ठुलो बन्ने अथवा चाहिँ राम्रो हो भन्ने कुरा नि आरोप पनि आए होइन यद्यपि उनीमा खुबी चाहिँ छ भन्ने कुरा हामीलाई थाहा छ गगन थापाबाट उहाँ एउटा आश लाग्दो नेता हो उहाँ जस्ता युवा नेताहरू देशको केन्द्रीय राज्य सत्ता सञ्चालनमा पुग्नुपर्छ उहाँको चाहिँ यो संविधान निर्माणमा चाहिँ हस्तक्षेपकारी भूमिका हुनुपर्छ उहाँ एकदम जोस अहिलेको कन्टेस्टमा उहाँ एकदम हट एन्ड हिट नेता चाहिँ हुनुहुन्छ होइन उहाँको एउटा चाहिँ शैलीहरू उहाँको एउटा चाहिँ क्षमताहरू त देख्छु कार्य नयनमा चाहिँ उहाँले खासै अब रोकिरहनु भएको छ कि या उहाँ आफैले रोकाइरहनु भएको छ कि होइन उहाँको टिम मिलिरहेको छैन कि देशको नेता भएर पनि केही हाम्रो देशमा केही त्यस्तो कामै हुन सकेको छैन यत्रो युवाहरू बेरोजगार छन् यति पढेर पनि हामी एमएससी पढेर पनि हाम्रो केही भोलि भविष्य केही निश्चितै छैन के गर्ने भन्ने कुरा अन्यल छ होइन गगन थापाबाट चाहिँ आशा राखेको तर का काम चाहिँ खासै केही भएको छैन उहाँको भाषणहरू मात्र सीमित हुन्छ भाषणमा मात्रै काममा खासै केही उहाँले काम गर्नुभएको जस्तो देखिँदैन गगनजी युवा नेता कस्तो हुनुपर्छ र गगन थापा कस्तो लाग्छ दुईवटा भर्सन सुने हामीले के भन्नुहुन्छ तपाईँ मेरो शक्ति पनि नेपालको यही युवा मत हो यही युवा शक्ति नै हो मैले भर पर्ने पनि त्यही हो सिक्ने पनि यहीबाट हो त्यसले उहाँहरूको जुन पहिलो प्रश्न छ पहिलो प्रश्नको लागि जे उत्तरहरू छ जे अपेक्षा छ एउटा नेताबाट त्यसबाट अझै गर्नुपर्ने कुराहरू थुप्रै छन् यही युवा साथीहरूकै कोही विश्वास आर्जन गर्न सम्पूर्ण विश्वास आर्जन गर्न धेरैको त्यसलाई एउटा सूत्र बनाउने हो भने आशा गर भर्न पर भन्ने एउटा निकाल्न सकिन्छ साथीहरूको मतबाट आशा गर्ने ठाउँ आशा जगाउने कुरा आफैमा एउटा उपलब्धि थियो तर त्यो भरोसाको ठाउँमा पुर्याउने कुरामा मैले थुप्रै गर्न बाँकी छ मेरो व्यक्तिगत मेरो आफ्नो कामहरूका बारेमा पनि टिप्पणी गर्दै गर्दाखेरि आशा गर्न सकिन्छ तर हामी भर परिहाल्ने के छ त ठोस आधार भन्ने सबैसँग प्रश्न भएको पाएँ जुन कुरा मैले यो यो कन्भर्सेसनबाट सिकेको कुरा त्यही हो त्यो भरोसा दिलाउन सक्ने गरिकनको अवस्था तपाईँका लागि तपाईँको पार्टी छ नेपालको राजनीति छ भन्नेमा विश्वास गर्नुहुन्छ तपाईँ एकदमै गर्छु जस्तो मैले के भने सबै कुरा ठिकठाक छैन त्यस कारणले गर्दा मैले गर्न सकिरहेको छैन भन्ने चाहिँ आफूलाई चित्त बुझाउने कुरा मात्रै हुन्छ ओभरनाइट एकदम सर्ट पिरियडमा त्यसलाई त्यसरी हेऱ्यो भने एकदम चाँडो निराश हुने अवस्था हुन्छ मेरो खालि व्यक्तिगत रूपमा आग्रह त्यति मात्रै रहन्छ अलिकति समग्रतामा हेरौँ होइन त्यसो गर्दै गर्दाखेरि हिँडिरहेको बाटो गरिरहेको प्रयत्नहरू ठिक छ कि छैन त्यसले एउटा एउटा ठिक बाटोमा हिँड्न प्रेरित पनि गरिराख्छ एकदमै चाँडो परिणामै खोजिहाल्यौँ भने किनकि अब्जेक्टिभ कुराले पनि गर्छ कतिपय कुराहरू सबै आफ्नो आत्मगत चाहनाले मनोगत चाहनाले मात्र पनि हुँदैन प्रयत्नले मात्र पनि हुँदैन त्यसरी हेर्नुपर्छ समग्रतामा हेर्नुपर्छ होला भन्ने कुरा लाग्छ त्यसरी वरिपरिको अवस्था ठिक छैन तर त्यसलाई ठिक पार्न सकिन्छ भन्ने हो आत्मविश्वासको कुरा त्यही हो ठिकै पार्न सकिन्न भन्ने भएको भए त धेरै पहिला छोड्ने हातखुट्टै छोडिदिने कुरा भयो ठिक पार्न सकिन्छ नसकिने कुरै छैन त्यो प्लेटफर्म चाहिँ बलियो छ त्यो त्यही त्यही प्लेटफर्ममा टेकेर त्यहाँभित्र गर्नु गर्नुपर्ने थुप्रै सुधारहरू पनि गर्दै त्यो टुललाई मसिनलाई पनि ठिक बनाउँदै लिएर गएर त्यही जमिनमा टेकेर युवा साथीहरूको आफ्नो अपेक्षाहरूलाई त्यसलाई पुरा गर्न सकिन्छ धन्यवाद यहाँसम्म आएर यति कुरा धेरै धेरै धन्यवाद मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको एकजना कान्छा नेता भएकाले गगन थापालाई आफ्नै दृष्टिकोणमा पार्टीलाई ड्राइभ गर्न परेको कठिनाई महसुस गर्न सकिन्छ तर यसो भन्दैमा आफूले उठाएका मुद्दा र जनताको आकांक्षालाई टुङ्गोमा नपुर्याए साँच्चै नेतामा गणना नहुने चुनौती गगनको अगाडि छ नेपाली कङ्ग्रेसमा गगन जस्ता प्रतिबद्ध अरू युवा नेताहरू नभएका पनि होइनन् गगनले कसरी सिनियर जुनियर समकालीन सबैलाई टिममा समेटेर आफूलाई देशको खाँचो पूर्ति गर्ने नेताका रूपमा स्थापित गर्नुहुन्छ आगामी दिनले देखाउनेछ हामी कार्यक्रम नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौँ आज हामीले नेपाली कङ्ग्रेसका युवा नेता गगन थापाको व्यक्तित्वको चर्चा गर्यौँ अर्को हप्ता अर्को राजनीतिक व्यक्तित्वलाई पस्कन आउनेछौँ त्यतिन्जेलसम्मका लागि प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म किरण नेपाल बिदा हुन्छु नमस्कार